अब हामी प्रस्तुत गर्दैछौँ शब्द र आवाजमा सकारात्मक जीवनको पाटो केलाउने बहुचर्चित रेडियो कार्यक्रम शान्त तलाउ प्रस्तुता तुफान बाबु श्रेष्ठको साथमा यो कार्यक्रम तपाईँ दाङबाट रेडियो प्रकृति तिरानब्बे थोप्लो चार मेगा हर्ज रेडियो मध्यपश्चिम एकानब्बे थोप्लो चार मेगा हर्ज रेडियो पाठशाला एक सय चार मेगा हर्ज रेडियो तुलसीपुर एक सय दशमलव दुई मेगा हर्ज रेडियो सञ्जीवनी एकानब्बे मेगा हर्ज रेडियो हापुरे उनानब्बे थोप्लो चार मेगा हर्ज सल्यानबाट रेडियो राप्ती एक सय चार थोप्लो आठ मेगा हर्ज रेडियो कपुरकोट एक सय छ थोप्लो एक मेगा हर्ज रुकुमबाट रेडियो चौरजहारी चौरानब्बे थोप्लो आठ मेगा हर्ज साथै online radio US Khabar online dot com radio Namaste dot org radio डर्बी खबर डट कम र नेपाली अडियो बुक एप्समा पनि सुन्न सक्नुहुनेछ कार्यक्रम शान्त तलाव म शान्त तलाउ हुँ हे शान्ति चाहने मान्छे हे जीवन जिउने मान्छे आउनुहोस् मेरो शान्तिमय स्वागत छ नमस्ते अनि रात्रिकालीन अभिवादन हरेक साता जस्तै आज पनि विभिन्न रेडियो स्टेसनबाट एकैसाथ प्रसारण भइरहेको तपाईँकै प्रिय कार्यक्रम शान्त तलाउको एक सय तिनौँ श्रृङ्खला लिएर प्राविधिक सहकर्मी माधव कडेलको साथमा म तुफान बाबु एकपटक पुनः उपस्थित भएको छु साथीहरू दसैँको रमझम फेरि टुप्लुक्क नेपालीहरूको घर आँगनीमा आइपुगेको छ यही सन्दर्भमा लेखक तथा साहित्यकार बसन्त विवश आचार्यले हामीलाई सम्प्रेषण गर्नुभएको आलेख घरदेशमा दसैँ परदेशमा दशा आज यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु त्योभन्दा अघि सदाझै स्वर सम्राट नारायण गोपालको सुमधुर आवाजमा रहेको यो दसैँसँग नै सम्बन्धित एउटा कालजयी गीत राख्दैछु बिछोडको पीडा नसके खप्न दसैँको बेलामा स्वीकार्नुहोस् बिछोडको पीडा नसकी खप्न दसैँको बेलामा तिमीलाई लागि चुरा धागो मायाको चिनो लिएर मिठा मिठा कुरा जति मनमा तिम्रै लागि चुरा धागो मायाको चिनो लिएर मिठा मिठा कुरा जति मनमा साचेर डाफे सरी धई मो बेगमारी झुलकुला सामु तिमीलाई तो भेट्न आउँदैछु फर्किरमाइलो नसकी खप्न दसैँको बेलामा तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो बाट काँधमा भिरेको टेपमा काली पारेदाई मेरो मायालाई नबिर्सनु है गीत घन्काउँदै दसैँको जनाउ दिने गर्थे समय बदलिएको छ मालश्रीको धुन एयरपोर्टमा सुटकेस भरेर घर फर्किनेहरूको लस्कर घर आँगनमा लटरममा फुलेका फुलहरू बजारमा बढिरहेको भिड सामाजिक सञ्जालमा वेरिएका शुभकामना अनि अनुहारमा पोतिएको खुसीले दसैँको जनाउ दिइरहेको छ जिन्दगीलाई दुःख पीडा र अभावमा काट्नेहरूका लागि यही दसैँ त एउटा गतिलो बहाना छ जहाँ खुसीका बेलहरू अटिस मटिस गर्दै ओर्लिरहेका हुन्छन् साँझ बिहान जेल काम गर्दा पनि एक पेट मिठो मसिनो खानका लागि पनि दसैँ कुर्ने बाध्यतामा बाँचेका छौँ हामी अधिकांश नेपालीहरू र पनि यसैमा रमाइरहेका छौँ दुःखमा पनि हाँस्न सक्ने कला छ नेपालीहरूमा यिनै चाडबाड छन् र त खुसीको एक टुक्रा अनुभव मनभरि सङ्घाल्न पाइएको छ चाडबाडै नहुँदो हो त गरिबीले आक्रान्त भएका नेपालीहरूको मनमा सायद कहिल्यै खुसीको दियो बल्दैन थियो होला चाडबाडको महत्त्व घर देशमा बस्ने भन्दा परदेशमा बस्नेहरूलाई धेरै हुन्छ नेपालमा व्याप्त बेरोजगारीका कारण अधिकांश नेपालीहरू विदेशी भूमिमा भविष्य खोजिरहेका छन् बिरानो देशमा अर्काको काम भने जस्तो विदा कहाँ पाइन्छ निधारभरि टिका अनि शिरभरि जमरा पार्ने दिन पनि उनीहरू काम गर्न बाध्य छन् नेपालमा रहँदा भन्दा पनि विदेशमा रहँदा चाडबाडको महत्त्व धेरै हुन्छ भनिन्छ नि हातमा रहँदा भन्दा फुत्किसकेपछि मात्रै माछाको महत्त्व हुन्छ आकाशमा उडाएर रङ्गिन चङ्गा धरतीमा छोड्यो रोटे आकाशमा Doce सन्तानको कलम तिखो पार्न आमाको फाटेको धोती टाल्न बाको दमको ट्याब्लेट किन्न अनि श्रीमतीको अनुहारबाट कुनै क्रिम नै नलगाएर अभावको चाया हटाउन विदेशको भूमिमा एक्लो बाँचेकाहरू पनि दसैँको बहानामा सुटकेसभरि खुसी प्याक गरेर घर फर्किरहेका छन् कति सपना पुरा गरेर रमाउँदै फर्किएका छन् कति सपनाको बाटै नभेटाएर अलमल परेर कति सपनाको मध्यभागमा केही दिनलाई रमाउन फर्किरहेका छन् अनि कति घरको दुःखमा फेरि अर्को दुःख थप्न फर्किएका छन् जे होस् दसैँको बहाना बनाएर सबै फर्किरहेका छन् मान्छेले मनमा कल्पना गरेको जस्तो जिन्दगी कहिले पो भएको छ र तर पनि मान्छेले हार खाएर हिँड्न कहाँ छोडेको छ त जिन्दगीमा दुःख पीडा अभाव छ र त जिन्दगीलाई गहिरोसँग बुझ्न सकिएको छ दुःखको सागरमा पनि पुग्नुपर्छ वेदनाको पहाड पनि चढ्नुपर्छ पीडाको बतासमा पनि उठ्नुपर्छ अनि पो जिन्दगी जिन्दगी जस्तो हुन्छ गाउँघरमा एकैपटक खुसी ओहिरिएर आइरहँदा परदेशमा आँसुले मन भिजाउनेहरू कति दुखेका होलान् मिठो मिठो खानेकुरा नयाँ नयाँ लुगा बालापनका साथीहरूसँगको अविस्मरणीय भेट निधारभरि टिका र शिरमा जमरा वास्तवमा यिनै मन खाने घटनाले नै परदेशमा दसैँ आउँदा गालामा रेखा कोरेर आँसुहरू बगिरहन्छन् अझ त्यसमा सँगैका साथीहरूले सामाजिक सञ्जालमा घर फर्किँदै गरेका तस्बिरहरू हेर्दा त मन थाम्ने ताकत कसैसँग पनि हुँदैन घर आउँछु आउँछु भन्दा भन्दै आधा चुनी भइसक्दा पनि परदेशबाट घर नफर्किनेहरूको मन कति रुन्छ होला जति रोए पनि उरहट मरुभूमिले आँसु लुकाइहाल्छ सायद मरुभूमि हुँदैन थियो त कैयौँ मेगावाट विद्युत निकाल्न सकिने गरी आँसु छचल किन्थ्यो होला दुई चार थोपा आँसु देखे पनि दिने हात कहाँ पाइन्छ र परदेशमा आँसु घरदेशमा पुचिदिने हात यो दसैँमा आउन नाचौँ है छमछमी यो दसैँमा आउन नाचौँ है छमछमी लिङ्गे पिङ्कु मचाइमा चङ्गा धागो हातैमा मादलुको तालैमा सारङ्गीको भाकैमा दुःख भुलाइदेऊ ए दुःख भुलाइदेऊ त छँदैछ जीवनभरि जेल बाँच्ने हो मारी दुःख त छँदैछ जीवनभरि वर्षमा आउँछ यो एक फेरि त्यसैले साथी हो जो मेरो सबै रमाउन नाचौन एक गाउन एक तालमा ताल मिलाउन हे चून है गाऊन है ताल मताल मिलाऊन सकेनौँ जताततै झिलिमिली रमाइलो देखिन्छ गाउँ घरमा मखमाली माला आनी सप्तरङ्गी टिका छ नि टोपी सिरैमा ढल्काउँदै नाचो हामी कम्मर मर्काउँदै देउसी भैलो खेल्नलाई साथी भाइ आएका छौँ आशिष लिनलाई हेलाउन भट्याइदेऊ आहै भन मेरा भाइ हो आहै राम्ररी भना सुर्मीलाई खाना अहै भन भन संसारमा रमाइलो चाडपर्व हाम्रै हो संस्कृति र भाइचारा बढेको राम्रै हो खुसी खुसीमा न सबै मिली गाउँ न मादलुको तालैमा सारङ्गीको भाकैमा कम्मर भाँचिदेऊ हे नाचौ न ए गाऊ न ए तालमा ताल मिलाऊ न नाचौँ न हे गाउँ न हे तालमा ताल मिलाऊ न कम्मर भाँचौँ बिरानो भूमिमा आफू अनुकूल घर आउन नपाउँदाको पीडाका बीच घरमा सबैले यो चाहियो ऊ चाहियो भनेर माग लिस्ट पेस गर्दा मन निको नहुने गरी कति दुख्छ होला दसैँ मनाउन पैसा चाहियो भनेर घरबाट एकहोरो आउने आवाजले मन दुखाउँछ परदेशमा गएको मान्छेको पनि मन हुन्छ पैसा मात्रै उत्पादन गर्ने कारखाना होइन भन्ने कुरा किन बुझ्दैनन् घर देशमा बस्नेहरू दसैँ मनाउने पैसा छ कि छैन अनि दसैँ कसरी मनाउँदै हो यस्तै यस्तै आवाज सुन्न आतुर हुन्छन् परदेशी तर सुन्नै पाउँदैनन् विदेशमा जाने मान्छेहरू पैसाको रुखमुनतिर बसेर मजाले निधाउँछन् र आफूलाई चाहिए जति पैसा टिपेर घर पठाउँछन् भन्ने भ्रममा बाँचेका हुन्छन् घर देशमा र त परदेशमा जहिले यो चाहियो ऊ चाहियो भनेर मागिरहन्छन् मायाको अभावमा बाँचेको परदेशीका लागि कहिलेकाहीँ खर्चनु नि दुई चारवटा मायाका शब्दहरू चलाउनु नि प्रेमको बतास अनि उमार्नु नि स्नेहको गुराँस परदेशी जीवनभर अरूका लागि आफ्ना रहरहरू मार्छ तर कहिले पुर्याउन सक्दैन आफन्तीका रहर र आवश्यकताहरू अरूका रहरहरू पुरा गर्दा गर्दा आफै मान्छे हुँ भन्ने पनि बिर्सन्छन् परदेशीहरू कहिले प्रेम दया र मायाको फुल फुल्न नसक्ने परदेशमा आफन्तको पनि फोन र सामाजिक सञ्जालमा माया नपाउँदा कसरी थामिन्छ होला फुलको जस्तो मन के परदेशीका रहर हुँदैनन् घरदेशका मान्छेहरूले नबुझ्दा रुनुसम्म रुन्छ मन परदेशीलाई त यो चाडबाड पनि कहिले नआए जस्तो लाग्छ घरदेशको माया र सम्झनाले छाती चरक्क चिरिन्छ बिरानो ठाउँ बिराना मान्छेहरू पल पल परिवारको यादमा काट्नुपर्ने तर पनि काट्नुपर्ने बाध्यता हुन्छ परदेशीहरूमा दसैँ आयो दसैँ आयो दसैँ आयो दसैँ आयो दसैँ आयो गुड सम्झी फिर चरी खुसी छायो गाउँ भरि दसैँ आयो दसैँ आयो दसैँ आयो दसैँ आयो नी निधरमा अक्षता पछाडि मुगला नै सहरुमा एक छाकै खाउला एक सरै लाउला जिन्दगी काटौला दसैँ आयो हे दसैँ आयो दसैँ आयो दसैँ आयो दसैँ आयो दसैँ आयो दसैँ आयो गुड सम्झी फिरे चरी खुशी छायो चरी खुसी छायो भरी हो दसैँ आयो दसैँ आयो दसैँ आयो दसैँ आयो भ्युजेर पछ्याउलान् भनेर आधा रातको मिठो सपना देखेका छोराछोरीका तिनै सपना पुरा गर्नका लागि परदेश गएको मान्छेको पर्खाइमा यता छोराछोरीहरू बाटोमा आँखा भिच्याउँछन् अरूका बाबुहरू भित्तै ढाक्ने टिभी सेल्फी खिच्ने मोबाइल अनि बासनादार लुगा बोकेर फर्किँदा रुनुसम्म रुन्छन् होला छोराको अनुहार हेर्नका लागि मात्रै बाँचेका बाबुआमाहरूको मन कति पक्का निन्छ होला जुन जस्ती श्रीमतीको अनुहारमा विरहको ग्रहणले छोएको होला तर बिरानो देशमा एक्लै दुख्नुपर्ने खुसीको आशमा दुखेको मन झनै दुखाएर बाँच्नुको जति पीडा सायद बिहेकै दिन श्रीमान गुमाएकी श्रीमती अनि एक मात्र सन्तान गुमाएको बाबुले पनि गर्दैन होला तर पनि बाँच्नै पर्छ जीवन गुडाउनै पर्छ हिँड्नै पर्छ घरको सम्झना मनभरि बोकेर घर परिवारकै खुसीका लागि मात्रै बाँचेका परदेशीहरूलाई पर्वहरूले रुवाउँछन् दुखाउँछन् अनि गाउँघर र आफन्तीका यादहरू शीतका थोपा जस्तै ताजा बनाएर ल्याउँछन् उजाड मरुभूमिको एक्लो जिन्दगी दुखी रहन्छ हुँदैन कोही मलम बोकेर आउने सबैका हातमा काँडा हुन्छन् परिवारको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 दिने तपाईँ तमाम आदरणीय साथीहरूलाई धेरै धेरै धन्यवाद सधैँ सधैँ यसरी नै तपाईँको साथ पाउन सकियोस् आउँदो साता यस्तै समय यहीँ स्टेसन यहीँ बार अनि यस्तै यस्तै रमाइलो परिवेशमा पुनः भेटघाट गरौँला त्यतिन्जेलसम्मको लागि प्राविधिक सहकर्मी माधव कडेलसँगै म तुफान बाबु पनि आज्ञा चाहन्छु र साथीहरू यो विजयादशमी तपाईँको लागि अत्यन्तै शुभ रहोस् जीवनमा एउटा नयाँ सकारात्मक सोचको विकास होस् हस्त नमस्ते शिवरात्रि वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा मा नेपाली जनको महान पर्व आँगनमा मा पदो फुल्यो बारीमा लरीले धानको बाला छुल्यो खेतैमा कति राम्री देखिन्थ्यो बरिले जमरा रातो टिकैमा बसी औला भाजी छोराको आउने दिन गन्दै थिन मलाई पिङको सिटैमा कति राम्री देखिन्छौ परि नै जमरा रातो टिकैमा 摆个跟。